त्यस्तै प्राविधिक मित्र रिजन केसीलाई पनि विशेष आभार प्रकट गर्दै म रामु आचार्य पनि बिदा हुन्छु नमस्कार मनोरञ्जनका लागि सुन हजुर सुकुमासी जीवनयापन गर्न बाध्य छन् कमलरी राख्न नपाउने व्यवस्था राज्यले गर्यो तर अझै पनि धनी ठालु भनिनेहरूका घरमा कमलरी बस्ने थारू युवतीहरू छन् यो अवस्थामा कस्तो संघीयताले बर्दियालाई समृद्ध बनाउला त संघीय संरचनामा बर्दियावासीको चाहना के छ आजको छलफल यसै सेरोफेरोमा छ छलफलमा हुनुहुन्छ नेपाली काङ्ग्रेस बर्दिया जिल्ला सदस्य गोविन्द शर्मा नेकपा एमाले भेरी अञ्चल समितिका सल्लाहकार बुद्धिसागर अधिकारी एकीकृत नेकपा माओवादी पूर्व सभासद तथा पूर्व वाणिज्य राज्य मन्त्री विष्णुप्रसाद चौधरी अधिवक्ता वक्ता सन्तराम धरकटुवा थारू मोतीपुर गाविसका निवर्तमान अध्यक्ष कृष्णप्रसाद बाँसदला गाउँ बर्घर रेशमबहादुर चौधरी बर्दिया थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य सोमती चौधरी कार्यक्रमलाई सहजीकरण गर्नुभएको छ तुला चौधरीले यहाँहरू सबैलाई कार्यक्रममा स्वागत छ छलफलको सुरुवात ए नेकपा माओवादीका पूर्व सभासद तथा वाणिज्य राज्यमन्त्री विष्णु चौधरीबाट सुरु गर्छु विष्णुजी विगतको संविधान सभाले राज्यको पुनर्संरचना शक्ति बाँडफाँड समितिले यसको बारेमा मस्यौदा ल्याइसकेको छ यस मसौदाको बारेमा अलिकति बताइदिनुहोस् न अब यो संविधान विगतको संविधान सभामा खास गरी राज्य पुनर्संरचनाको विषयमा गम्भीर बहस भएको हो मुख्यत अलि बढी असहमतिका विषयहरू यस समितिमा रहेको कुराहरू हामी सबैलाई थाहा छँदैछ अब खास गरिकन अधिकारको बाँडफाँड कसरी गर्ने मुख्यत सबै अब पछाडि परेका वर्ग जाति क्षेत्र लिङ्गका जनतालाई कसरी अधिकार सम्पन्न गराउने राज्यको अनुभूति सरकारको अनुभूति कसरी गराउने भन्ने हिसाबबाट नै छलफल भएको हो अब त्यसो हुँदाखेरि अब खास गरिकन तिन तहको के संरचनाहरू चाहिँ निर्माण गर्ने जसो अब सङ्घीय संरचना भयो खास गरी केन्द्र त्यसपछि प्रदेश र स्थानीय तह भनेर यसरी संरचनाहरू गरेको छ र यसभित्र विभिन्न भाषिक समुदाय अब जातिगत समुदाय विभिन्न हिसाबबाट अब पछाडि परेका वर्गलाई अब समेट्ने गरी विशेष अधिकारको कुराहरू मुख्यत स्वायत्त क्षेत्र जहाँ चाहिँ अब संरक्षित क्षेत्र विशेष क्षेत्रहरू निर्धारण गर्ने भनेर यसरी चाहिँ त्यसरी चाहिँ अधिकारहरूको बाँडफाँड गरेर मुख्यत अधिकार सम्पन्न गर्नुपर्छ र आम जनतालाई अब सजिलो गरी राज्यको एउटा अधिकारको प्रयोग गर्ने वातावरण कसरी सिर्जना गर्ने भन्ने हिसाबबाट नै छलफल भएको हो मुख्यत संरचनाहरू तीन तहबाट नै अब त्यसरी केन्द्रित गर्न खोजेको स्थिति हो कृष्ण प्रसाद वास्तोलाजी विष्णुजीले भन्नुभयो नि प्रदेशभित्र स्वायत्त क्षेत्र संरक्षित क्षेत्र र विशेष क्षेत्र व्यवस्था गरिएको छ त्यसै गरी जिल्लाको अवधारणालाई हटाएर गाउँपालिका र नगरपालिका राखिएको छ तपाईँले दुई अवधि गाविस अध्यक्ष भएर काम गर्नुभयो र स्थानीय स्वायत्त शासन ऐन दुई हजार पचपन्न अन्तर्गत राखिएको संरचनाको अभ्यास गर्नुभयो तपाईँको अनुभवले के भन्छ यसलाई फिर्नुपर्ने आवश्यकता छ वा कस्तो हुनुपर्छ यतिखेरको पनि छन त निर्देशिका भन्यो होइन अब आखिरीमा आफ्नो त्यो गाविस आफैमा स्वायत्त भनेर ऊ क्या उसको निर्देशन मात्रै पालना गर्नुपर्ने आफ्नो अधिकार चाहिँ प्रयोग गर्न पाउने यस्तो खालको हामीलाई लागेन किन भन्दा उसले केन्द्रले दिएको निर्देशन र त्यसैलाई अब उसले दिन्छ अनि जे विषयको अब उसैको उसैमा टेकेर अब चाहिँ हामीले त्यो पालना गर्नुपर्ने हो आफैमा गाविसले आफ्नो कार्यक्षेत्र जो छ नि त्यसलाई आफूले निर्धारण गरेर आफ्नो गाविसको निम्ति के काम गर्ने भनेर लिएर जानुभन्दा पनि केही विकास निर्माणका कामहरू गर्ने कुराहरू अब यी सिफारिस गर्ने कुराहरू आफूमा छँदै थियो तैपनि आफ्नो छुट्टै किसिमको त्यो स्वायत्त चाहिँ भए जस्तो मलाई लागेन किन भन्दा अब आउने दिनहरूमा स्थानीय निकायलाई आफ्नो ठाउँ अनुसारको उसले आफ्नो गाविसलाई विकास निर्माणका कुराहरू यसरी लिएर अन्य कुराहरूमा पनि लिएर जानका निम्ति उसले अधिकार पाउनुपर्छ होला जस्तो मलाई लाग्छ किन भन्दा स्वायत्त शासन भन्ने त्यो अधिकार अर्काको निर्देशनमा चल्नुपर्ने भयो भने त त्यो स्वायत्त त त्यो हुँदैन जस्तो मलाई लाग्छ अब के हुनुपर्छ अब अब के हुने उसलाई अहिले हाम्रो पूर्व सभासदले भन्नुभयो होइन जस्तै उसलाई पनि हामीलाई त्यो सबै क्षेत्रलाई उसले आफूले लाएका कुराहरू आफ्नो क्षेत्र आफ्नो जाति भाषा सबैलाई समेट्ने किसिमको उसमा पनि आफूमा पनि त्यो स्थानीय निकायको उसलाई अधिकार उसले पाउनुपर्छ किन उसले आफ्नो अधिकार पाएन भने त स्वायत्त शासनको खासै त्यति उपलब्धि नहुने हो कि सार्थक नहुने हो कि जस्तो मलाई लाग्छ त्यसो हुनाले यो अब आउने जो संरचना बढेर आउँछ त्यो चाहिँ स्थानीय निकायलाई आफ्नो आत्मनिर्भर खालको पाउनुपर्छ होला जस्तो मलाई लाग्छ गोविन्दजी जुन कुरा आएको छ नि एउटा प्रदेशभित्र स्वायत्त क्षेत्र हुन्छ संरक्षित क्षेत्र हुन्छ विशेष क्षेत्र हुन्छ र जिल्ला नभएर गाउँपालिका र नगरपालिका हुन्छ यहाँलाई के लाग्छ अब कस्तो हुनुपर्छ धन्यवाद यो सङ्घीय संरचनाको यो विषय के भने अब यसले पहिलो संविधान सभाबाट संविधान पनि यसले उपलब्ध गराउन गराउन सकेन किनभने सबैभन्दा बढी विवादित विषय चाहिँ यही बन्यो मलाई लाग्छ राजनीतिक दलका चाहिँ नेतृत्वहरू पनि अझै स्पष्ट हुन सक्नु भएको छैन जस्तो लाग्छ यो सङ्घीय संरचनाको चाहिँ विषयमा अब कतिपय कुराहरू हाम्रो पूर्व सभा सचिव विष्णुजीले पनि राख्नुभयो यो बढी विवादित विषय अब पहिलो कुरो त के हुनु पऱ्यो भने पहिला त स्पष्ट हुनु पऱ्यो नेतृत्व पङ्क्तिहरू नै कि यो यी कुराले गर्दाखेरि राज्यको पुनर्संरचना चाहिँ सहज हुन्छ शान्ति हुन्छ होइन हरेक कुराको स्थायित्व रहन्छ भन्ने कुराहरू चाहिँ पहिला चाहिँ त्यसरी बुझेर यो राज्यको पुनर्संरचना माथिल्लो तहबाट स्पष्ट हुनुपर्छ जस्तो लाग्छ अब तल्लो तहको जुन अब प्रदेश र चाहिँ गाउँपालिका नगरपालिकाको जुन विषय आएको छ जुन जिल्लालाई कट अफ जुन छ वास्तवमा हो यो जिल्ला अब अहिले त यो प्रदेश नभएको हुनाले जिल्ला प्रदेशको स्थानमा चाहिँ अहिले चाहिँ काम गरिराखेको अवस्था हो भोलि प्रदेश बनेपछि त जिल्लाको त मलाई लाग्छ त्यति आवश्यकता नपर्ला तर पनि यो गाउँपालिका नगरपालिकाको कार्यक्षेत्रहरूमा अलिकति वृद्धि चाहिँ गर्नुपर्छ यसरी चाहिँ प्रदेशसँग रिलेसन चाहिँ सिधै बढाउने हो भने जस्तै मोतीपुर गाउँपालिकाको चाहिँ भोलि एउटा चाहिँ क्षेत्र बन्दाखेरि कमसेकम यसले दुई चारवटा गाविस ओगटेर जस्तै मानुस उदाहरणको लागि बेलुवा सोरा देउडा मोतीपुर चार गाविसको एउटा गाउँपालिका भयो भने पनि यसको पनि क्षेत्र व्यापक हुन्छ जसका कारणले गर्दाखेरि क्षेत्र वृद्धि भएको कारणले गर्दाखेरि तपाईँको प्रदेशसँग पनि यसको रिलेसन अलिकति आफूमा पनि एउटा चाहिँ भनौँ न जुन स्रोतहरूको हो त्यो स्रोत व्यवस्थापन गर्ने पनि अलिकति चाहिँ सहज हुन्छ र अलिकति सशक्त खालको गाउँ गाउँपालिका बन्छ अहिलेकै संरचनाको गाउँपालिकालाई चाहिँ तपाईँको भनौँ न चार हजार गाउँ विकास समितिलाई आधार बनाएर सँग राख्ने भने यो बढी झन्झ झन्झटिलो चाहिँ देखिन्छ जस्तो चाहिँ मलाई लाग्छ त्यसले गर्दाखेरि अलिकति क्षेत्र पनि बढाउने होइन अब मुलुक सङ्घीय संरचनामा नभई अब सुखै छैन होइन जसै जान्छ त्यो जाने भयो त्यसरी मिलाउँदाखेरि राम्रो हुन्छ जस्तो चाहिँ मेरो मेरो आफ्नो व्यक्तिगत विचार है यसमा किनभने अझै म पनि नबुझ्ने भइसकेपछि यो सङ्घीय संरचनामा बुद्धिसागर अधिकारीजी तपाईँलाई चाहिँ के लाग्छ स्थानीय निकायको संरचना कस्तो बनाउँदा अझ प्रजातान्त्रिक सहभागितात्मक र पारदर्शी हुन्छ पहिलो कुरो त मलाई लाग्छ नेपाल राष्ट्रको बारेमा पहिला यहाँ जातिगत समस्याहरू भाषागत समस्याहरू अब भौगोलिक समस्याहरू विभिन्न कारणले पछाडि परे वञ्चित गरिएका यी सम्पूर्ण कुराहरूको बारेमा विस्तृत गइरहनुपर्छ र हाम्रो बुझाइ चाहिँ कस्तो हुनुहुन्न भन्दा जस्तो गएको हाम्रो जेठको महिना अथवा वैशाख जेठतिर हामी गएको विगत विघटित संविधान सभाभन्दा पूर्वका केही दिनहरूको झलक हेर्दा हाम्रो बुझाइहरू के रह्यो भन्दा अब एकछिनलाई मानौँ अब कहीँ थारुवान राज्य पाहाडियाहरूले अनि राज्य भनेको त थारूको भएपछि पाहाडियाको त यहाँ के अधिकार छ भन्ने जस्तो बुझाइको परिवेशमा हामी कसरी जाने यो बहुत डरलाग्दो मानेको छु मैले यसलाई सबै तयारीलाई चाहिँ भाषामा पारिँदै आएका त्यसलाई चाहिँ एउटा सरकारी भाषा नेपाली भए पनि ती प्रदेशका अनि तिनका संस्कृतिहरूको र अब हाम्रो गाउँपालिका र प्रदेश तिन तहमा बाँडिएको रहेछ सङ्घीय राज्य भाषा नेपाली भए पनि ती प्रदेशका चाहिँ भाषाहरूको मान्यता हुनुपर्छ त्यहाँ पीडाहरू छन् त्यो भाषालाई प्रमोट गरिनुपर्छ अनि तिनका संस्कृतिहरूको चाहिँ प्रमोट गरिनुपर्छ र अब हाम्रो गाउँपालिका र प्रदेश र केन्द्र भनेर चाहिँ तीन तहमा बाँडिएको रहेछ संघीय राज्य गणराज्य हुनेछ अनि त्यसपछि चाहिँ त्यसमा प्रदेशहरू हुनेछन् प्रादेशिक राज्यहरू हुनेछन् हाम्रो यो कोठियाघाटबाट दहत्तर बहत्तर भनिँदैछ त्यहाँको भाषामा त्यो जीविसको कोष चाहिँ हुने रहेछ त्यो दहत्तर बहत्तर भनेको ढले परेका ती काठहरूलाई नदीले बगाएर लिएर आएको अवस्थामा त्यो लडेका काठहरूलाई दहत्तर बहत्तर भनिँदो रहेछ त्यो चाहिँ कोठिया घाटमा गएर भारतले तीन करोड भारूमा ठेक्का दिएको हाम्रो नेपालको सम्पत्ति त्यो चाहिँ हुनुहुँदैन हामीले लागू गर्नुपर्छ भनेर हाम्रो जिल्ला विकासमा व्यापक छलफल गऱ्यौँ र हामीले लागू गर्नुपर्छ भन्यौं अनि हाम्रो जीविस ऐनमा पनि बगैरसँग जीविसको कोष धहत्तर बहत्तर हुनेछ भनेर चाहिँ आदि आदिहरू पनि छ त्यो उनले गरेको हुनाले हामीले त्यसलाई चाहिँ ठेक्का दिने भनेर निर्णय गरे कोही ठेकदारहरू आएनन् नआएपछि फेरि खास खास ठेकदारहरूलाई बोलाएर किन हाल्नु भएन तपाईँहरूले यो टेन्डर हामीले आह्वान गर्दाखेरि किन हालिदिनु भएन भन्दाखेरि अब वनले हामीलाई अवरोध गर्छ वनले टाँचा नलाउँदछन् हामीले यहाँबाट काठको निकासा गर्न सक्दैनौँ त्यही भएर हामीले नहालेको भनेपछि अनि वनमा तत्कालीन त्यतिखेर त्यो केशव भट्टराई हो क्या समथिङ देवफुथी उनीहरूसँग कुराकानी गरिसकेपछि ठिक छ म यो जीविकाको विकासको निम्ति म तयार छु काँचा लाउनु पनि तयार छु जेसुकै भए नि विकास निर्माणको निम्ति म छाती खोलेर चाहिँ गर्छु तर वन ऐनले मलाई पनि बाँधेको छ मैले मिल्दैन मलाई विभागले एउटा पत्र लेख्यो भने नगराइकन म चुपचापसँग चाहिँ त्यसको चाहिँ कारवाहीको भागी हुन सक्छु हुनुपर्छ तर पनि म गर्छु भनेर चाहिँ भन्नुभयो अब रेशमजी कहाँ रेशमजी संहितामा स्थानीय तहको संरचना कस्तो हुनु पर्ला सम्पूर्ण काम चाहे गाविसको अध्यक्ष होस् चाहे जिल्ला विकास सदस्य होस् चाहे पार्टीका नेता होस् चाहे केही कुनै संघ संस्थाको व्यक्ति होस् तर बर्गरलाई अलिकति प्रयोग नगरेर अथवा बर्गरसँग सहयोग नलिएर कुनै काम गर्न सकेका छैनन् तर बर्गर लाई आज अधिकार पनि दिएका छैनन् किन बर्घर गएर बोलेको केही कुरै लाग्दैन जिल्ला अदालतबाट होस् या थानाबाट होस् आयो भने सरजमिन त बर्खरलाई जम्मा गराउन लगाएर आखिर गाउँको जनता त चाहिन्छ तर फेर बदल किन हुँदैन त्यो जबसम्म जनताको अधिकार भन्न सबै पार्टीका नेताहरूले जनताको अधिकार हामी सम्पन्न गर्छौ भनिन भन्ने गरे आज तर बर्गरलाई मुखिया मुखिया प्रथालाई बर्गर भनिन्छ मत भनिन्छ भलमनसा अनि ककनदार के के त्यो भनिन्छ तर तिनीहरूलाई अधिकार दिनेमा कन्जुसाई गरेको मैले पाइराखेका छु किन उनीहरूको हक र अधिकारको लागि कुनै पार्टीको पनि या जुनै पार्टी छन् तिनी पार्टीहरू सक्रिय साथ लागे देख्दैन किन बर्गर अधिकार पाउनु भनेको गाउँको जनता अधिकार पाउनु हो बर्गरले फैसला गर्ने भनेको गाउँको सबै जनतालाई भेला गरेर न्याय र अन्याय छुट्याएर बर्गरले बोल्ने हो हाम्रो देशैभरि अलिकति पैसा पैसाको भरमा सिफारिस गरिदिने कहाँको मान्छे हो के हो ठाँ ठिटी नगरेर भर्खरको कुरो नसुनिदिएर आयो आज यो सुकुमवासीहरू ठाउँ ठाउँ यो जति जग्गा दियो यिनीहरू अगाउँदैनन् संरचना अथवा त्यस्तो नियमै त्यस्तै ल्याएपछि अरू जनताले पनि गर्ने त भयो त्यसकारण बर्खरलाई सिफारिसको जिम्मा दिइदिएको भए अधिकार दिइदिएको भए एउटा थारू मात्रै बर्खर त होइन पहाडी बर्खर छ यहाँ देशी बर्खर छ जम्मै जात जातिका बर्खर छन् तर तिनीहरूलाई अधिकार दिने म कन्चोसाई गरिराख्या मैले महसुस गरेका छु किनभनेदेखि उनलाई अधिकार दिन बित्तिकै भोलि हाम्रो कुरो लाग्दैन कि हामी नेतागिरी गर्न पान्नौ कि भन्ने कसैलाई डर होला तर त्यस्तो होइन लाग्छ एउटा रेशम आज बर्खर छ अरे भोलि त हुन्न नि भोलि हाम्रो बाँसतोला हुन सक्नुहुन्छ गोविन्दजी हुन सक्नुहुन्छ त्यसकारण अधिकार जब हो भनेपछि यसरी जानु पर्यो त्यही त नयाँ बन्ने संविधानमा संहिता आउँछ तर कस्तो आउँछ हेर्न बाँकी छ संघीय राज्यमा स्थानीय निकायको सहभागितात्मक पारदर्शी अझ प्रजातान्त्रिक नेतृत्व तहको जवाबदेहिता बनाउन कस्तो संरचना आउनुपर्छ यहाँ चाहिँ नेता र दलहरूको नियत ठिक नभएर मात्रै हो जुन चाहिँ स्वायत्त शासन ऐनमा जुन अधिकार दिएको छ र जुन चाहिँ सोच अहिले चाहिँ रेशमजीले जुन भन्नुभयो बर्गर सहितको सहभागिता त्यसमा छ बर्गर प्रथालाई पनि समावेश गराउनुपर्छ भन्ने हो तपाईँको विचारमा बुझ्नुपर्ने काम नौ पञ्च पैंतालिस अनि चाहिँ दुईजना उपाध्यक्ष र अध्यक्ष लगायत तीनजना चाहिँ आदिवासी जनजाति पिछडिएका चाहिँ वर्ग र समुदायबाट लिन सकिने छ भन्ने छ यसको अर्थ के देखाउँछ भनेपछि दलीय रूपमा नौ पञ्चे पैंतालिस आउँछन् अध्यक्ष उपाध्यक्षहरू दलीय व्यवस्था हो दलहरूकै चाहिँ भागभन्दा हुन्छ जुन पार्टीले जित्छ त्यो पार्टी आउँछ महिला सहितको पाँच पाँचजना प्रत्येक वडामा र एउटा अध्यक्ष र उपाध्यक्ष र त्यो परिषदमा सडचालिस भयो अनि तीनजना चाहिँ आदिवासी जनजाति पिस्किएको समुदायबाट लिन हुन्छ त त्यसलाई पनि राजनीतिक नेता र नियतले गर्दा त्यसलाई पनि भागभन्डा गरियो त्यो देखाइएन जस्तै अहिले चाहिँ संविधान सभामा जना जुन छ नि त्यो पनि त्यस्तै खाले हो राजनीतिक दल र पार्टीभन्दा बाहिरका विशेषज्ञहरू भाषागत विशेषज्ञ सीमागत विशेषज्ञ भनौँ जातीय विशेषज्ञ अथवा भौगोलिक विशेषज्ञहरू भनौँ संवैधानिक संविधानविदहरू लिनुपर्ने हो यहाँ जुन चाहिँ छब्बिसवटा देखिन्छ संविधान सभामा त्यस्तै किसिमले हाम्रो गाउँ भनौँ स्थानीय निकायमा जुन चाहिँ छप्पनको चाहिँ नियम ऐन तथा नियमावली छ त्यसमा पनि छ त्यसैले त्यहाँ चाहिँ बरु रेशमजीले भनेको कुरालाई त्यो तिनको ठाउँमा चाहिँ सात आठ नौ आवश्यकता अनुसार जस्तै एउटा चाहिँ भनौँ गाविसमा नौवटा वडा हुन्छ भनेपछि त्यो गाउँमा नौवटा वडामा सोह्र सत्र अठार बिस बाइसवटा चाहिँ टोल अथवा गाउँहरू हुन्छन् त्यसरी हुँदा चाहिँ टोल र गाउँमा चाहिँ बर्गर हुन्छ उहाँको भनाइमा त्यसैले त्यो चाहिँ राख्न मिल्छ त्यसलाई चाहिँ संख्या बढाउनु पर्छ भन्ने हो त्यहाँ मनसाई देखिन्छ मनसाई देखिन्छ तर नियत खराब भयो त्यो प्रयोग नगरेको हो अब नयाँ संरचनामा के हुनुपर्छ नयाँमा के हुनुपर्छ भनेपछि अहिले चाहिँ भनौँ स्रोत साधन जुन व्यवस्थापनको कुरा छ स्रोत साधनको उचित व्यवस्थापन मूल्याङ्कन र चाहिँ उपयोग र प्रयोग गर्न सक्ने स्वतन्त्र निकाय हुनुपर्छ दलीय प्रतिनिधि मात्रै होइन कि सामाजिक भौगोलिक सांस्कृतिक संरचनाहरू भएका समुदायको प्रतिनिधि उचित प्रतिनिधि भनौँ जन प्रतिनिधि सहितको उचित चाहिँ भनौँ प्रतिनिधि हुनुपर्छ दलीय प्रतिनिधि मात्रै होइन जसको लागि रेशमजीले जुन भन्नुभयो जुन पहाड़तिर चाहिँ अरू घेवा भन्नुभयो अरू चाहिँ ककनदार बरघर होइन अनि चाहिँ भलमनसाहरू मटवाहरू हुनुहुन्छ होला उहाँहरू हुनुपर्छ र साथसाथै भाषागत पनि त्रिभाषा नीति चाहिँ हुनुपर्छ स्थानीय स्वायत्त शासन ऐनमा स्थानीय चाहिँ निकायहरूमा त्रिभाषा नीति हुनुपर्छ त्रिभाषा नीति भनेको जुन ठाउँमा थारूको बस्ती छ थारूको भाषा स्थानीय रूपमा त्यो निकायमा हुनुपर्छ जहाँ मगर छ मगरको हुनुपर्छ जहाँ चाहिँ भनौँ नेवा छ नेवाको हुनुपर्छ जहाँ लिम्बन खिम्बनको उसको हुनुपर्छ स्थानीय रूपमा त्यो स्थानीय निकायमा तर संघीय रूपमा चाहिँ नेपाली भनौँ जुन हाम्रो चाहिँ जुन भाषा छ त्यो नेपाली हुनुपर्छ र इन्टरनेसनल रूपमा चाहिँ जुन इङ्ग्लिस छ छँदैछ इङ्ग्लिस चाहिँ भइराख्नुपर्छ त्यसैले भाषागत रूपमा पनि त्रिभाषा नीति लागू हुनुपर्छ र जन सहभागिता सामाजिक संरचना र सामाजिक संस्कार र भौगोलिक सीमांकन सीमाङ्कन अनुसारको जनप्रतिनिधि सहितको स्थानीय स्रोत साधनलाई उपयोग प्रयोग सदुपयोग गर्नलाई स्वतन्त्र हुनु हस् सन्तरनजी फेरि विष्णुजीतिर फर्के विष्णुजी तपाईँको पार्टीले भन्ने गरेको राष्ट्रिय तहमा पहिचान सहितको आत्मनिर्णयको अधिकार सहितको संहिताको जुन कुरा गर्दै आइरहेको छ र सांस्कृतिक समूह जातिगत समूहलाई सहभागी गराउने कुरा जुन रेशमजीले भन्नुभयो त्यस्तो सांस्कृतिक समूहहरूलाई त्यस्ता जातिगत समुदायलाई कसरी सम्बोधन गर्ने कहाँनिर सहभागी गराउन सकिन्छ अब डिटेलमा कसरी सहभागी गराउने भन्ने विषयमा त अब धेरै छलफल भएको होइन पार्टीभित्र पनि तर मुख्य त सहभागी गराउनु पर्छ अब कसरी सहभागी गराउन सकिन्छ त्यो त अब बस गरेर नै त्यो टुङ्गो लगाउने कुराहरू भयो होइन अब यसको विषयमा मलाई के लाग्दछ भने खास गरिकन अहिले पनि हामीले हेर्दाखेरि वास्तवमा सरकारी संरचना र एउटा परम्परागत संरचना भनौँ न वास्तवमा गाउँमा यसो हेर्दाखेरि एक त स्थानीय निकायको चुनाव हुन सकेन यो बीचमा स्थानीय निकाय विहीन छ राज्य अब त्यो स्थितिमा छ अर्को कुरा स्थानीय निकाय हुँदाखेरि पनि व्यवहारिक रूपमा कामकाजी दैनिक भइपर्ने गाउँको टोलको कामहरू चाहिँ बर्गरहरूले नै सबै कुराहरू निप्टाइराखेको स्थिति देखिन्छ अहिले पनि त्यो कुराहरू छ कामकाजी अब हेर्दाखेरि वर्गरहरूले नै चलाइराखेका स्थानीय संरचनाहरूले नै त्यो चलाइराखेका छन् परम्परा चलाएको त्यसो हुँदाखेरि यसलाई सहभागिताको हिसाबबाट हेर्दाखेरि वडाहरू अब टोलमा प्रत्येक टोलहरूमा बर्गरहरू भइराखेका अहिले त अब कमिटी नै बनाउने चलन पनि चलिराखेको छ त्यसो हुँदाखेरि कमसे कम हामीले ती बर्गरहरूलाई एउटा चाहिँ उसमा चाहिँ ओडा स्तरमा कमसे कम समेट्ने हिसाबबाट अरू त अब चुनावबाट होला त्यहाँ चाहिँ एउटा दैनिक काम गतिविधिहरू त्यहाँ गरिराखेका हुनाले उनलाई समेट्ने हिसाबबाट नै हामीले संरचनाहरू खडा गर्न सक्नुपर्छ त्यसो हुँदाखेरि अहिले व्यावहारिक हिसाबबाट काम गर्ने अलिक सहज पनि हुन्छ र त्यसले वैधानिक मान्यता पाउने कुराहरू पनि हुन्छ यद्यपि त्यो अवैधानिक हो भन्ने कुरा त होइन तैपनि के त व्यवहारिक रूपबाट अलिकति अब सबैतिर चाहिँ व्यवस्थित हुने कुराहरू त्यो चाहिँ रहन्छ त्यसरी गर्दाखेरि अलिक सहज हुन्छ जस्तो लाग्छ यति बेला तपाईँ कार्यक्रम संघीयता संघालो सुन्दै हुनुहुन्छ यो कार्यक्रम देशभरिका भन्दा बढी रेडियोबाट र अनलाइनमा डब्लूडब्लूडब्लू डट प्रसारण भइरहेको छ आज हामी बर्दियावासी कस्तो संघीय संरचना चाहन्छन् भनेर छलफल गरिरहेका छौं छलफलमा हुनुहुन्छ नेपाली कांग्रेस बर्दिया जिल्ला समिति सदस्य गोविन्द शर्मा नेकपा एमाले भेरी अञ्चल समितिका सल्लाहकार बुद्धिसागर अधिकारी एकीकृत नेकपा माओवादीका पूर्व सभासद तथा पूर्व वाणिज्य राज्यमन्त्री विष्णु प्रसाद चौधरी अधिवक्ता सन्तराम धरकटुवा थारू मोती पुर गाउँ विकास समितिका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद बास्तोला गाउँवर्ग रेशम बहादुर चौधरी बर्दिया थरूहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य सोमती चौधरी कार्यक्रमलाई सहजीकरण गर्दै हुनुहुन्छ तुला चौधरी गाविसमा हेर्दाखेरि यसलाई सहभागितामूलक बनाउनका लागि महिलाहरूको बालबालिकाहरूको युवाहरूको दलितहरूको आदिवासीहरूको पिछडा वर्गहरूको सहभागिता गराउने प्रावधान छ र उनीहरूको नाममा पनि बजेट आइराखेको हुन्छ तर अर्थपूर्ण सहभागिता बिना अर्थपूर्ण रूपमा त्यो बजेट पनि खर्च भइरहेको स्थिति छैन तपाईँलाई के लाग्छ त्यस्तो वर्ग त्यस्तो समुदाय सांस्कृतिक समूहहरूलाई अर्थपूर्ण सहभागिता गराउनका लागि कस्तो खालको स्थानीय समाचार आउनुपर्छ धन्यवाद अहिलेको यो संघीय राज्यमा स्थानीय निकायमा चाहिँ जुन कस्तो खालको सहभागिता भन्ने कुरा छ यो चाहिँ म मेन कुरा पहिला म महिलातिरको लाउँछु खास गरी प्रत्येक दलमा महिलाहरू छौ महिला नभएको पार्टी साइड कुनै पनि छैन तर जति हामीले चाहिँ हुनुपर्ने त्यहाँ छैन जति हुनुपर्ने त्यति छैन किनभने त्यो निर्णायक ठाउँ हो त्यसैले चाहिँ महिलाहरूको सहभागिता त्यस्तो छैन सहभागिता भए मेजर पदमा चाहिँ पुरुषहरू र जो तल्लो के अरे सदस्यमा सदस्यमा कोषाध्यक्षदेखि तल नै महिलाहरूलाई चाहिँ त्यसरी पद दिने गरिन्छ त्यसकारण चाहिँ अब चाहिँ यो संघीय संरचनामा स्थानीय संरचनामा महिलाहरूले पनि पट पाउनुपर्छ भन्ने मेरो चाहिँ मान्यता हो र जस्तै कतिपय कुराहरू आउँछ कि महिलाहरू आफै ब्याक हुन्छन् महिलाहरू आफै पछाडि पर्छन् आफै के अरे पढ लिन डराउँछन् त्यो वातावरण मिलाइदिनु पर्यो कि महिलाहरू पनि हामी अब गर्न सक्छौ हामी पनि विकास निर्माणको काम गर्न सक्छौ भन्ने त्यस्तो वातावरणहरू सिर्जना गरिदिनु पर्यो जस्तै सीमान्त किरीट समुदायको महिलाहरू पनि धेरैको महिलाहरू दलित समुदायको महिलाहरू हाम्रो ठारू समुदाय सबभन्दा हाम्रो ठारू समुदायको महिलाहरू एकदम पछाडि परेको छौँ चाहिँ मेरो भनाइ यो हो कि अबको हुने अहिलेको संरचनामा स्थानीय संरचनामा महिलाहरूको सहभागिता एकदम अर्थपूर्ण निकायमा जस्तै यो हाम्रो चाहिँ थरो क्षेत्रमा थारूहरूको भाषालाई पनि त्यहाँ त्यो चाहिँ हाम्रो त्यहाँ थरो पार्टी नेपालको मान्यता या मेरो व्यक्तिगत मान्यता हो वास्तोलाजी अहिलेको योजना निर्माण प्रक्रिया छ नि योजना तर्जुमा गर्ने यो कति सहभागितामूलक छ योजना बनाउने त्यसपछि कार्यान्वयन गर्ने प्रक्रियासम्म अथवा योजना बनाउने देखि सम्पन्न गर्ने प्रक्रिया सहभागिताको हिसाबले कस्तो लाग्छ तपाईँलाई यो अहिले त स्थानीय निकाय नभएर नै हो योजना तर्जुमा समितिमा गठन भएको यतिखेर यसलाई चाहिँ अब यो किन कर्मचारीको नै छन् होइन उनीहरूलाई सहयोग पुर्याउनको निम्ति अब उनीहरू एकल आफ्नो मनखुसी गर्लान् र अरू यो योजना तर्जुमा समिति सबैलाई बनाएर स्थानीय निकायको चुनाव नभइरहेको बेला जनप्रतिनिधि नभइरहेको बेला यसलाई यो विकास निर्माणका कामहरू अगाडि बढाउनको निम्ति अब यो पोलिसी आएको होला तर तैपनि के छ भने योजना तर्जुमा पहिला राजनीति संयन्त्र भनेर भनेको थियो राजनीति संयन्त्र चाहिँ अहिले चाहिँ कटाइदियो योजना तर्जुमा समिति त अब यो अहिले विद्यमानै छ तर कारण के हो भने जहाँ जसरी भए पनि यो दुरुपयोग नहोस् भन्ने हो एउटा गाउँको सुकुम्बासीले एउटा मुक्त कमैयाले एउटा महिलाले सहभागी हुन पाउँथे पाउँदैनथे पाउँदैनथे भने अब कस्तो हुनुपर्छ त्यतिखेर पनि एउटा के थियो भने लगभग लगभग हामीले त्यतिखेर महिलाहरूको एउटा वार्डमा एउटा त सुनिश्चित थियो महिलालाई अनिवार्य नै थियो एउटा चाहिँ महिला सदस्य भनेर अन्यमा त खुलामा लड्नको निम्ति त अहिले मैले भन्नुभयो अब त्यो चाहिँ अब भनौँ न कोही ठाँ त महिलाहरू पनि अगाडि आए कोही ठाँ अब त्यति महिलाहरूको सहभागिता कमै रह्यो अब हामीले चाहिँ त्यतिखेर अब के लबल अब सगुवालाई समेटेर लिएर जानुपर्छ भन्ने मान्यता त्यतिखेर पनि थियो र केही भएको पनि थियो केही त्यो निम्न थियो तर के छ भने हरेक क्षेत्रलाई अबको आवाहरूमा सब सबै समुदाय सहभागी हुन सक्छ अब संरचना बनाउने बेलामा त कमसे कम ऊ आफ्नो ठाउँमा अब जस्तो कुनै जिल्लामा कसैको हुन्छ सबैलाई भन्न मतलब चाहिँ महिला जनजाति त्यो समेटेर लिएर जाने बेलामा हरेक हरेक क्षेत्रलाई त्यसले चाहिँ नि त्यो विकास निर्माण त्यो भनेको त्यो क्षेत्रलाई सबैलाई समेटेर लिएर जाने किसिमको एउटा त्यस्तो निकाय बनाइदियो भने यो स्थानीय निकाय राम्रोसँग अगाडि बढ्न सक्छ जस्तो मलाई लाग्छ गोविन्दजी कस्तो खालको निकाय भइदिँदाखेरि सबै समूहका मान्छेहरू सहभागी हुन पाउँथे विकासका सबै प्रक्रियामा सहभागी हुन पाउँथे यो अहिले पछि आएर एक खालको ट्रेन्ड चाहिँ देखिएको छ जस्तै यो तपाईँको कति विकास निर्माणका कुराहरूमा तल्लो तहसम्म छलफल जस्तै वडा नागरिक मञ्च कुन जुन अवधारणा अहिले चाहिँ ल्याएको छ त्यो अन्तर्गत हरेक खालका विकास निर्माणका कामहरू अनिवार्य रूपमा त्यहाँ निर्णय हुनुपर्छ होइन पहिला चाहिँ अब वडा अध्यक्षको अध्यक्षतामा निर्णय भएर गाउँ परिषदमा जान्थ्यो अहिले चाहिँ त्यो त्यो संरचना नभएको हुनाले वडा नागरिक मञ्चको संयोजकको अध्यक्षतामा वार्ड भेला गरेर त्यो वार्डमा रहेका विभिन्न जात जाति होइन सङ्घ संस्था क्षेत्र वर्ग सबैको सहभागितामा सबै टोल समुदाय समेटिने गरी भेला भएर त्यहाँबाट विकास आवश्यक अब त्यो त्यो क्षेत्रमा पर्ने आवश्यक विकास निर्माणका योजनाहरू र लाग्ने अनुमानित बजेट समेत उल्लेख गरेर अहिले चाहिँ गाउँ परिषदको तपाईँको योजना तर्जुमा समेत त्यो पेस भएको चाहिँ हामीले त्यो देखेका छौँ अहिले पछि उसमा बुद्धिसागरजी अब सहभागिताको कुरा गर्दाखेरि तल्लो स्तरको संरचनामा बर्घर मगर गुरुङका परम्परागत संगठनहरूलाई कसरी सहभागी गराउन सकिन्छ अब यो कसरी लानु जरुरी छ भन्ने मलाई लाग्छ बर्गरहरू मटौहरू होइन भनियो अब यहाँ छ भने अब पूर्वतिर कहीँ राई लिम्बूहरूको होला गुरुङहरूको होला त्यहाँ अगुवाहरू बनाइन्छ मुखियाहरू सुब्बाहरू आदि आदि भनेर नामाकरण गरेर लगिन्छ त यसले चाहिँ मलाई लाग्छ यो दिगो विकास भनिन्छ नि दिगो विकासको निम्ति पनि त्यहाँको बाँध हाल्न त्यहाँको हिजोदेखिको चौधरीले चलाउँदै आएको परम्परालाई हेर्नको निम्ति त्यहाँको मतदानले बोल्न आवश्यक छ अथवा त्यो बाँध कहाँबाट त्यो कुन पोइन्टबाट बाँध हाल्दाखेरि पानी आउँछ या चाहिँ त्यो नदीको बहावलाई रोक्न सकिन्छ जस्तै अब हरेक कुराहरूलाई चाहिँ अगाडि बढाउनको निम्ति स्थानीय तहलाई दिगो विकासमा लानियो भने स्थानीय तहमा रहेका परम्परागत ढङ्गले बडगरहरू मटौहरू छन् त्यो चाहिँ सहभागी हुनुपर्छ अब चुनावको माध्यमबाट भन्नुभन्दा पनि त्यसलाई के गर्न सकिन्छ भन्दाखेरि त्यहाँको बाहुल्यता जस्तो राई लिम्बूहरूको जहाँ त्यस्तो छ परम्परा छ तिनीहरूलाई मनोनित गर्नुपर्ने होइन यहाँ आदि आदि भनेर राख्न सक्छौँ नि हामीले निदान त्यो कानुन के अरे नियावलीमै अगाडि लान सक्छौँ र अर्को कुरो यहाँ के आयो भन्दा व्यवहारिक कुराहरू भन्ने कुरोले यो विरोधाभास हुँदो रहेछ अब अहिले कुरो आयो वडा नागरिक मञ्च जहाँ काठाबाठाहरूले दुई चारजना बसुन् र छलफल गरेर विकासका योजनाहरू आफ्ना पोलमा नहालुन् नागरिक जस्तो वास्तवमा एउटा विकेन्द्रीकरणको अथवा तल्लो तहबाटै त्यो योजनामा सहभागितामूलक बनोस् भन्ने उद्देश्यका साथ आएको एउटा अवधारणा हो अब त्यसलाई के गरिन्छ भन्दाखेरि अहिले भनियो नि कानुनी त बोलिएका भाषाहरूलाई व्यवहारिक रूपमा लिएर जाने भन्दाखेरि भावनाहरू समेट्न पर्दो रहेछ भावनामा बहन हुँदो रहेछ भावनामा बहँदाखेरि बहँदा बहँदै त त्यसले निचोडमा पुग्दैन कहिले तर भावनाको समेट्नुपर्छ र कदर गर्नुपर्छ त्यो कदर के हो त भन्दा वडा नागरिक मञ्चमा छलफल हुन्छ व्यापक ढङ्गले यो हुनु पर्यो त्यो हुनु पर्यो के हुनु पर्यो अनि लास्टमा चाहिँ प्रायोरिटी हुन्छ यो वर्ष यो गर्ने अर्को वर्ष यो गर्ने अर्को वर्ष गर्ने दुई तिन वर्षसम्मको त्यहाँ चाहिँ प्राथमिक प्राथमिकीकरण गरेर पठाइन्छ वडा नागरिक मञ्चबाट अब त व्यवहारिक कुरा हो अब त्यहाँ भने फेरि यहाँ कसलाई के मन लाग्छ त्यो ढङ्गले त्यो मध्ये त छोडिँदैन छोड्न त फेरि यहाँ चाहिँ एउटा माथिल्लो तहमा आएपछि त्यो अहिले त त्यो स्थानीय निकाय छैन तैपनि धारणा त बनाएको हो नि त्यसलाई प्रयोग गर्ने सवालमा फेरि यो अहिले हाम्रो मित्रले भने चाहिँ राजनीतिक पार्टीहरूको अलि बदमासी फेरि पनि छ त्यहाँ त्यहाँ आयो त नि भन्यो राजनीतिक पार्टीका नाममा त बसेकै हुन्छ कर्मचारीले त बोलायो हुन्छ उपस्थित त गरायो हुन्छ नि त अनि त्यो वडा नागरिक मञ्चको मान्छे नै आएर त्यहाँ बोलिरहेको हुन्छ तर उसको कुरो अब त्यहाँ लागु हुँदैन किन भन्दा उसको त्यो बुत्ताबाट फुत्कियो त्यहाँ थियो बलियो उसले सिलेक्ट गर्यो त्यो योजना तर यहाँ लागू गराउन उसले धेरै पावर लाउनुपर्छ गाह्रो हुन्छ त यस्तो खालको व्यवहारिक कुराले अवधारणालाई चाहिँ खानी कुरो नहोस् हाम्रा दुईवटा कुराहरू छन् नि कानुनी कुरा गरिरहँदाखेरि कठोर मान्छौँ व्यवहारिक कुरा नि हेर्नु पर्यो नि भन्छौँ तर व्यवहारले चाहिँ के गरिरहेको हुन्छ भन्दा कानुनलाई ओझेल पारेर प्राप्त अधिकारलाई पनि व्यवहारले फेरि खाइदिएको हुन्छ व्यवहारमा के छ भन्दाखेरि होइन हाम्रो उहाँ महिला साथीले भने चाहिँ फेरि पुरुषहरू हाबी छ जस्तो छ सय एकजनाको अधिकार साँच्चै हुनुहुन्छ भने आठ दसजनाको अझै पनि मुठीभित्र छ उनीहरूले निर्णय गरेपछि त्यहाँ ताली ठोक या त्यहाँबाट ग्यार सन्तरामजी अहिले स्थानीय स्वायत्त शासन ऐन अन्तर्गत स्थानीय तहमा राजनीतिक बढी छैन तर पनि स्थानीय तहमा वडा नागरिक मञ्चमा नागरिक सञ्जालमा महिलामा जनजाति पिछडा वर्ग महिलाहरूलाई सहभागी गराउने भन्ने हुन्छ तर तिनीहरूलाई सहभागी नगराएर विकासका कामको निर्णयहरू गर्दै गरिएको स्थिति छ र पाउनुपर्नेहरू वास्तविक अर्थपूर्ण अधिकार पाइराखेको हुँदैन खास केले रोकिराखेको हुन्छ मान्छेलाई संस्कृतिले रोकिराखेको हुन्छ कि राजनीतिक पार्टीले हो कि केले प्रभाव पारिराखेको हुन्छ यहाँ कुरो के छ भनेपछि उहिलेदेखि अहिलेसम्म सट्टासीन रहिरहेकाहरू बाहुन छेत्री लगायतका अब जाति जात भन्दा ले पनि उहाँहरूको नियत राम्रो हुनु पर्यो चाहिँ जो सुकै होस् होइन त्यो ठारू होस् गुरुङ होस् मगर होस् त्यो मूल ठारमा छ भने ऊ के गर्यो भनेपछि एउटै उसमा जान थाल्यो उसले के गर्यो भनेपछि रुख देख्यो तर जंगल देखेन भन्नाले मगर देख्यो मगरको समुदाय देखेन गुरुङ देख्यो गुरुङको समुदाय देखेन ठारू देख्यो तर ठारूको समुदाय देखेन उसको चाहिँ संस्कार संस्कृति भाषा र रहन सहन बुझेन त्यसैले उहाँहरूले के बनाउनु भयो भनेपछि आफ्नै घर आफ्नै आँगन आफ्नै परिवार आफ्नै नातेदार को चाहिँ संस्कार संस्कृतिलाई परम्परा र भाषालाई नेपालको भाषा राज्यको भाषा देशको नीति देशको संस्कार देशको संस्कृति भन्दै चाहिँ नियम नियमावली ऐन संविधानहरू तर्जुमा गर्दै जानुभयो त्यसैले उहाँहरूको चाहिँ बाँकी चाहिँ अन्य जातिहरू जो पिछडिएका वर्ग जो चाहिँ मूलधारमा छैन उहाँहरू आफ्नो लागि मात्रै बनाउनु भयो आफ्नो अब प्रयोग गर्दा कुनै चाहिँ कानूनले बन्छाइदिने कुनै चाहिँ व्यवहारले उहाँ चाहिँ बुद्धिसागर सागर सरले अघि भन्नुभयो नि व्यवहार चाहिँ कानूनमा हुन्छ व्यवहारमा चाहिँ व्यवहारले खाइदिन्छ कानूनलाई कुनै चाहिँ पन्छ्याउने कुरो के हुन्छ भनेपछि कुनै कुरा चाहिँ कानूनले छोएको छैन कानूनले पन्छ्याइदिने अदा अदालत नियम नियमावली अन्तर्गत कुनै कुरा चाहिँ व्यवहारले मिच्ने कुनै कुरा कानूनले फाल्ने यहाँ चाहिँ के हुन्छ भनेपछि कुनै व्यावहारिक कुरा हो सामाजिक सम्झौता हो सामाजिक मेलमिलाप हो भन्दै कानूनलाई मिचिदिने कहिले चाहिँ नै कानुनी कुरा हो यसो हुँदैन त्यसो हुन्छ कानूनले जे भन्छ त्यसै हुन्छ भनिदिएपछि त्यहाँ चाहिँ फालिदिने भनेपछि त्यहाँ शक्ति उपयोग प्रयोग दुरुपयोग गर्नलाई चाहिँ भनौँ नियत नै खराब हो नियत राम्रो हुनु पर्यो त्यही त स्थानीय निकायको संरचनाको कुरा गरिराखेका छौँ स्थानीय निकायको जवाबदेही पारदर्शी र सुशासन कायम गर्नलाई कस्तो खालको संरचना हुनुपर्छ कि अब फेरि हामी जुगौं जुगसम्म यस्तै भोगिराख्ने हो अब हामीले नयाँ नेपाल बनाउँदैछौ भन्दैछौ नयाँ खालको सामाजिक वातावरण बनाउनु पर्यो सुशासन पनि नयाँ खालको बनाउनु पर्यो अब त्यहाँका नेतृत्वकर्ता कसरी जवाबदेही हुन्छन् अब यहाँ के हुन्छ भनेपछि अघिको चाहिँ शैत्य शासन ऐन अन्तर्गत तीनजना चाहिँ मनोनित गर्न सकिनेछ नि त्यो विज्ञको रूपमा अथवा भनौँ कुनै चाहिँ भनौँ विशेषज्ञको रूपमा होइन कुनै अनुभवको आधारमा भएको मान्छेलाई लिनुपर्ने हो तर छिद्र त छोडेको छ नि पचासजनामा भनौँ पचासजनामा चाहिँ तिनजना त छन् नि त गाउँ परिषदमा त्यो सानो पाल भयो त्यसमा अलिकति अर्थपूर्वक राखिदियो नि त दुई सय तिन सयको भनौँ हुनुपर्छ भन्ने छैन भनौँ पचासजनामा छ भनेपछि दसजना बाह्रजनासम्म राखौँ न त होइन त्यो प्रतिनिधि त्यो राख्दा पनि हुन्छ र जुन अधिकार चाहिँ जुन स्वायत्त शासन ऐन अन्तर्गत दिएको छ त्यो स्थानीय निकायले सक्षम नागरिक र सक्षम कर्मचारी पनि दिन सकेको छ तपाईँहरू भन्नुपर्दा अन्यहरूलाई चोट लाग्ला मलाई भन्नुपर्दा म चाहिँ फिफ्टी पर्सेन्ट गाविस सचिवहरू असक्षम हुनुहुन्छ न उहाँ उहाँहरू कर्मचारी हो कर्मचारीलाई गाइड गर्ने जनप्रतिनिधि हुन्छ जनप्रतिनिधिहरू छैन उहाँहरू आफ्नै जनपरिचालन पनि गर्न सकेको छैन र लिखित र कानूनी रूपमा कानूनको पनि प्रयोग गर्न सकेको छैन जुन अधिकार स्वच्छ शासन ऐन अन्तर्गतको अधिकार हो सदुपयोग प्रयोग होइन त्यो चाहिँ अभ्यासै भएको छैन त्यो अभ्यास नगर्दै त्यो कानून मर्न गइराखेको छ त्यसैले त्यो अभ्यास गरेको भए अब यो हुनुपर्थ्यो त्यो हुनुपर्थ्यो हामी भन्न सक्थ्यौँ होइन तर उहाँहरू त्यो दिएको दिएको अधिकार यही अवस्थामा रहिरहने हो भने जुन दिएको अधिकार पनि प्रयोग गर्न सकिराख्नु भएको छैन र चाहिँ भनौँ जनताले पनि त्यो सुविधा पाइराखेका छैन र धेरै कुराहरू अड्डासम्म ढाइरहनु पनि अवस्था छैन त्यसैले पहिला भएको अधिकारलाई उपयोग प्रयोग गर्न सक्नु पर्यो होइन र त्यस्तै किसिमले सक्षम कर्मचारी नै स्थानीय निकायको विषयमा खास गरिकन अहिलेसम्म अनुभव हाम्रो जो राज्य संरचनाको हिसाबबाट जसरी सरकार चलिराखेका छ विकास निर्माणका कुराहरू अधिकारको प्रयोग गर्ने मामलामा यो चाहिँ अलि नमिलिराखेकै हो अब साथीहरूले उठाए जस्तै जस्तो एउटा निर्णय तलबाट गरेर पठाउँछ माथि चेन्ज भइराखेका हुन्छ यो चाहिँ वास्तवमा व्यवहारिक हिसाबबाट मिलिरहेका छैन यसलाई एउटा समस्या के भइरहेको छ भने यस्तो हुनुमा अब केन्द्रीकृत केन्द्रीकृत हिसाबबाटै चलिरहेका छ अब तल आर्थिक रूपबाट अधिक नहुने क्या खालि निर्णयको लागि र निर्णय गर्दाखेरि आर्थिक रूपबाट बजेट समेत अब तोकेर चाहिँ केन्द्रबाट पठाउने जो स्थिति बनिरहेका छ यो चाहिँ गलत छ त्यसले गर्दाखेरि अब स्थानीय निकायले अधिकार सम्पन्न बनाउने भने त एउटा त के हो भने सोझै बजेट मात्रै एकमुष्ट यहाँ पठाइदिने स्थानीय निकायमा बास्केट फन्डको रूपमा त्यो पठाइदिने होइन जस्तो अहिले गाविसमा यो अनुदानहरू आइरहेको छ यसलाई चाहिँ म्याक्सिमम बढाइदिने सबै कुराहरू सानसानो कलभट पुलहरू ग्राभेलका कुराहरू छन् कृषि सडकका निर्माणका कुराहरू कुलो यस्ता व्यवहारिक विषयहरू छन् समस्याहरू जो यहीँ परिराखेका हुन्छ त्यो निर्णय गर्ने अधिकार स्थानीय निकायमा दिनुपर्छ अनि यही निर्णय गर्ने यही बास्केट फन्डको रूपमा बजेट व्यवस्था गरिदिने त्यसो गर्दाखेरि अलिक सहज हुन्छ अब यसलाई पनि सानो सानो एउटा कुलो निर्माण गर्न लागि एक दुई लाख एक दुई लाखको कार्यक्रम हुन्छ अनि केन्द्रमा त्यो सबै निर्णय गर्नुपर्ने यो चाहिँ गलत छ यसले गर्दाखेरि नै यो सबै समस्यामा परिरहेको छ जनप्रतिनिधिहरू पनि एउटा उसमा दबावमा सधैँ काम गर्नुपर्ने स्थिति होइन र राम्रो काम पनि नहुने तल पनि सन्तुष्ट नहुने जनप्रतिनिधिहरू पनि सन्तुष्ट नहुने स्थिति जो बनिरहेको छ यो चाहिँ एउटा समस्याको रूपमा रहिरहेको छ त्यस कारणले गर्दाखेरि एउटा बास्केट फन्डको रूपमा यो अनि ठुल्ठुला निर्माणको कुराहरू हो त्यसले मात्रै केन्द्रले हेर्ने ह्यान्डलिङ गर्ने त्यसो गऱ्यो भने अलिक सहज हुन्छ अब जहाँसम्म अब उसमा के अरे जवाबदेही र अब पारदर्शी बनाउने विषय त्यो त जनप्रतिनिधिहरू अब खास गरिकन जति जनसहभागिता हामीले सुनिश्चित गर्न सक्यौँ त्यसले मात्रै दबाब दिने हो पारदर्शी बनाउने होइन जवाबदेही बनाउने कुराहरू जनताको एउटा सहभागिता हामीले सुनिश्चित गर्न सकेनौँ त्यो त स्वतः त्यो आफ्नो मनमानी ढङ्गले जाने कुराहरू भइहाल्यो मुख्य कुरा के हो भने जनसहभागिता हामीले कति सुनिश्चित गर्न सक्छौँ व्यवस्थित गर्न सक्छौँ त्यसले नै अब सबै कुराहरू पारदर्शी र जवाबदेही बनाउन सक्छ हरेक क्षेत्रमा चाहिँ करप छ त्यसलाई पारदर्शिता गर्ने कुरा नारामा छ तर व्यवहारमा चाहिँ गाह्रो छ त्यसो त्यसबाट जनता आफै सचेत हुन जरुरी छ अस्ति एउटा चाहिँ यो उपभोक्ता अधिकार मञ्चको चाहिँ एउटा के बानी समथिङ बानी उनले भन्थे जनता कति सोझो छ हाम्रो जनता पेट्रोल चाहिँ तपाईँको काकाडभिट्टामा चाहिँ अस्सी रुपियाँमा आउँछ है तर यहाँ एक सय पैँतिस चालिस भन्थे घटाएर अहिले पैँतिस बनाउँदैछन् यो तपाईँको त्यो अस्सी रुपियाँमा आउने पेट्रोल त्यो त्यसको ढुवानी भाडा र के के त्यो कमिसनै कमिसनमा आइपुग्दाखेरि एक सय चालिस पैँतिस तिर्न पर्ने जन त्यो जनता छ तर जनताले बोल्दैन जनता कति सिधा छ कति आनन्दको छ कि त्यसो भएर अब यी हरेक कुराहरू चाहिँ छन् छ भने त मतलब गर्दैन पार्टी पार्टी त अब त मल्टी पार्टीको देश हो नि त चेक एन्ड ब्यालेन्स कसरी गर्ने भने बेला एकराजी समेतको एउटा टिम बनाउने म पनि छु ल बुद्धिसागर पनि त्यहाँ छ चेक त्यसलाई चेक गर्ने भनेर बस्यो अनि त्यसलाई चेक गर्ने को भन्ने भयो क्या यहाँ त त्यसो भएर त्यो ग्राउन्ड लेभलमा जनता सचेत नहुँदासम्म त्यो सबको चेकै नहुने भयो त्यसो भएर जनता सचेत हुनुपर्छ जरुरी छ जनता अब त्यसले त्यसले एउटा एउटा अराजकता ल्याउन सक्छ फेरि कसरी ल्याउन सक्छ भन्दाखेरि राज्यको प्रिन्सिपल चाहिँ मल्टिपार्टी सिस्टम बनाउने अनि फेरि एउटा तह चाहिँ त्यस्तो गर्दाखेरि पनि फेरि त्यसले अराजकता ल्याउँछ र त्यो जवाबदेही त फेरि हुँदैन बरु पार्टीभित्र थोरै धेरै सुधार्न सकिने भयो अन्तर्पार्टी सङ्घर्ष गरेर तैँले यहाँ यहाँ भ्रष्टाचार गरिस् क्यारिस भन्छ र त्यहाँभित्र त्यसले वाच गर्छ अथवा काङ्ग्रेसले वाच गर्छ एमाले सचेत होला माओवादीलाई सचेत गराउनलाई एमाले लाग्ला अथवा के होला त्यहाँ बरु हुने भयो अरू त झन् फेरि हुने भयो म कुनै पार्टीसँग बाँधिया छैन भन्छ कता कताबाट आउँछ अर्को वर्ष जस्तै मान्नु न समस्या हुँदो रहेछ अब त्यो स्वतन्त्र ढङ्गले आएको पहिचान त चाहिँ एउटा बबन सिंह हो के भन्ने थियो नि त्यो स्वतन्त्रताको नाममा आउँदाखेरि त त्यस्तो पनि त जन्म हुँदो रहेछ फेरि त्यसो भएर मूल कुरो के हो भन्दा व्यवहारमा र कानुनमा कसरी लाने र ठोस परिस्थितिको ठोस विश्लेषण के हो त्यो समुदायको मर्म के हो त्यो समुदायको अवस्था के हो त्यहाँका चोटहरू के हुन् त्यसलाई गोड्न जरुरी छ औपचारिकतामा व्यवहारमा गएर गहिराइमा गएर जानुपर्छ र त्यो समुदायलाई समेट्दै प्रमोट गर्दै समेट्दै प्रमोट गर्दै जाने र जनता सचेत भइसकेपछि होइन अहिले हामी धेरै बुझ्यायौँ र सन्तुष्ट भएनौँ नि त हिजो त हामी फेरि सन्तुष्ट थियौँ नि सबै केही पार्टीहरू बस्थे मनपरी गर्थे पञ्चायतले गर्थे मनपरी गर्थे तर चाहिँ सबै जनता सन्तोषै थियो नि प्रधानले भनेपछि हुन्छ भन्थ्यो पाहाड खन्न जान्थ्यो किन खन्न पर्छ भन्ने नि त तर अहिले छ किन हन्न जाने भन्छ के भन्छ छलफल त चलाउँछ त्यहाँ त पुगे नि तल्लो तहबाट चाहिँ आएका कुराहरू माथि लागू गर्नको निम्ति नारा लाउने के लाउने हो कसरी चाहिँ लाग्नु जरुरी छ आफ्नो पार्टीका आफ्नो आफ्नो पार्टीमा पनि अन्तर पार्टी सङ्घर्षको माध्यमबाट यो जवाबदेता र तपाईँको पारदर्शिताको नाउँमा कसरी जाने त्यसलाई चाहिँ नाउँमा नआओस् त्यो व्यवहारमा र यथार्थमा सार्थक होस् भन्नको निम्ति अहिलेको चाहिँ यो पारदर्शिता र सहभागिताको कुरा छ अब हुनुपर्ने चाहिँ के छ भने जवाबदेही र पारदर्शिता सहभागितामूलक हुनको लागि चाहिँ अहिलेको स्थानीय निकायमा जस्तै प्रत्येक क्षेत्र लिङ्ग हरेक समुदायलाई चाहिँ समेट्नुपर्छ सहभागिता गराउनुपर्छ जस्तै आमा समूहहरू छन् महिला समूहहरू छन् महिला महिलाकारीहरू छन् त्यसै गरी युवा क्लबहरू छन् स्कूल प्रत्येक स्कूल स्कूलमा बाल क्लबहरू छन् तिनीहरूलाई पनि स्थानीय निकायमा सहभागिता गराउनु पर्यो र बहस र छलफल हुन्छ जहाँ समस्या हुन्छ त्यहाँ समाधान हुन्छ भन्छन् जहाँ बहस हुन्छ त्यहाँ नै हाम्रो चाहिँ निकास निस्किन्छ कुराको निकास निस्किन्छ कार्यक्रम संघीयता संगालोमा आज हामीले भनेर छलफल गर्यौं छलफलमा हुनुहुन्थ्यो नेपाल नेपाली कांग्रेस बर्दिया जिल्ला समिति सदस्य गोविन्द शर्मा नेकपा एमालेका भेरी अञ्चल समितिका सल्लाहकार बुद्धिसागर अधिकारी एकीकृत नेकपा माओवादीका पूर्व सभासद तथा पूर्व वाणिज्य राज्य मन्त्री विष्णु प्रसाद चौधरी अधिवक्ता सन्तराम धरकटुवा थारू मोतीपुर गाउँ विकास समितिका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद बास्तोला गाउँ रेशम बहादुर चौधरी बर्दिया थरूहट पार्टी नेपालका केन्द्रीय सदस्य सोमती चौधरी कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो तुला चौधरीले अघिल्लो संविधान सभाको राज्य पुनर्संरचना तथा शक्ति बाँडफाँड समितिले संघीयताको मस्यौदामा पिछड़िएका वर्ग समुदाय लिंग जातिलाई राज्यको उपस्थितिको अनुभूति गराउनका लागि संघ प्रदेश र स्थानीय तह भनेर तीन तहको संरचना अगाडि सारेको थियो त्यस अन्तर्गत स्थानीय तहमा जातीय भाषिक रूपमा पछाडि पारिएका वर्गलाई समेट्ने गरी मुख्यत स्वायत्त क्षेत्र संरक्षित क्षेत्र र विशेष क्षेत्रको व्यवस्था गरिएको थियो उब्जाउ जमिन जंगल र जैविक विविधताले पूर्ण भएर पनि बर्दिया जिल्लामा स्थानीयले चाहे जस्तो विकास भएको छैन बर्दियावासी चाहन्छन् स्थानीय पहिचान र सामर्थ्यका आधारमा संघीय संरचना बनोस् अनि त्यसले बर्दियाको प्रगति गरोस् अब कार्यक्रममा सुनौ तपाईँले नै कार्यक्रमबारे पठाउनुभएका प्रतिक्रिया सहकर्मी प्रियङ्का बुढाथोकीबाट कोशिश ओझा ट्विटरमा लेख्नुहुन्छ अहिलेको संविधान सभामा भन्दा पनि बाहिर व्यापक झगडा रहेछ बाहिर भएको झगडालाई बहसमा बदल्न पाए पो अनि संविधान सभाभित्र चाहिँ बहस अलि चर्को पार्नुपर्छ बन्धु विक्रम छेत्रीले पनि ट्विटरमा लेख्नु भएको छ संघीयताको कुरा गर्यो कि सबैजना क्रिमियाको कुरा गरेर तर्साउन खोज्छन् तर म भन्छु त्यो गलत बुझाइ हो क्रिमिया संघीयताको कारण टुक्रिएको होइन गलत भ्रम नछरौं हाम्रो टोल फ्री नम्बरमा भोजपुर दिङ्गलाबाट मौसम बान्तवराईले सन्देश रेकर्ड गराउनु भएको छ उहाँ भन्नुहुन्छ बहुभाषिक र बहुजातीय प्रान्तको विकल्प छैन संघीयतामा लानुपर्छ त्यसलाई संघीयतामा लाँदा तिसवटा संघीयता बनाउँदा त्यसको आर्थिक स्थिति जान्न सक्ला त यसको जवाब कसले दिन सक्छ यसको भागेदार को हुन्छ संघीयता हुनुपर्छ देशमा तर संघीयता आर्थिक अवस्थाको बाटोबाट संघीयतालाई अगाडि बढाउन सकियो भने मात्र देशको विकास बप्छ त्यसैले सङ्घीयता विकास गर्नको लागि केन्द्रीकरण विकास गर्नको लागि विकेन्द्रीकरण विकास मुख ताक्नु नपर्नको लागि सङ्घीयता आवश्यकता छ सङ्घीयता यस्तो हुनुपर्छ कि धेरै राज्य बनाउनु हुँदैन देशको आर्थिक सामाजिक शैक्षिक धार्मिक जस्ता कुराहरूलाई समेटेर भन्दा थोरै शासन प्रणालीमा लगियो भने मात्र देशको विकास राष्ट्रको विकास मेरो समुदायको विकास सक्दछ त्यस्तै पाँच छरका दुर्गा प्रसाद फुयालको कुरा पनि मौसमजीसँगै मिल्छ यो देश बहुजाति बहुभाषा बहुधर्म भएको देश हो त्यसैले यहाँ संघीय राज्यको निर्माण नभई विकास सम्भव छैन जनजाति आदिवासी तथा पिछडिएका वर्गहरूले अरूको दबावमा बस्नुपर्ने संघीयताको बारेमा छलफल नगरे हामी आफ्नो क्षेत्रबाट घोर विरोध गर्नेछौ जस्तो सुकै आपत्ति सामना गर्न पनि बाध्य हुनेछौ प्रतिक्रिया जनाउने सबैलाई धेरै धेरै धन्यवाद तपाईँ पनि संघीयता र हाम्रो कार्यक्रमको बारेमा केही प्रतिक्रिया जनाउनु सुनाउन सक्नुहुन्छ अन्चाना फाउन्डेशन नेपालको उत्पादन कार्यक्रम संघीयता संगालो देशभरका पचास भन्दा बढ़ी स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला पैसा नलाग्ने हाम्रो फोन नम्बर सोह्र साठी शून्य एक तीन चार पाँच छ सातमा जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ अनि फेसबुक र ट्विटरमा समेत संघीयता संगालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ मोबाइल प्रयोग गर्नेहरूले मेसेज बक्समा संघीयता संघालोको छोटो रूप एसएस टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखी हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा एसएमएस गर्न सक्नुहुन्छ आज हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं प्रसारित सामग्रीहरूको पूर्ण अंश हाम्रो website WWW dot AFN dot ORG dot एनपीमा सुन्न सक्नुहुन्छ तपाईँ त्यहाँ पनि कार्यक्रमबारे आफ्ना प्रतिक्रियाहरू दिन सक्नुहुन्छ भोलि बिहान आठ बजेर दस मिनटमा शान्ति प्रक्रियाको कुरा गर्न कार्यक्रम नेपाल चौतारीमा आउनेछौ त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादन टोलीका राजन पराजुले प्रियङ्का बुढाथोकी प्रविधिका अर्जुन राउत म कल्पना भट्टराई अनि म गणेश आचार्य पनि विदा हुन्छौ नमस्कार तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सु centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item puja सामग्री